डडेलधुराका दुईवटै क्याम्पसमा सबै निर्वाचन सम्पन्न दुवै क्याम्पसमा काङ्ग्रेस निकट नेविसङ्घको प्यानल नै विजयी संविधान संशोधन गर्नु मुलुकका लागि घातक हुने एमाले उपाध्यक्ष रावलको भनाई सामाजिक सद्भाव सुदृढ गर्न मेची महाकाली अभियान सञ्चालन गर्न लागेको जानकारी कालो सूचीमा परेको प्राली बैतडीमा विमानस्थल निर्माणका लागि छनौट सुदूरपश्चिम महोत्सवमा ग्यास सिलिन्डर पड्किँदा दुई बालक घाइते र कैलालीमा सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत गरेको लगानी जोखिममा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा रेडियुनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु डडेलधुराका दुईवटै क्याम्पसहरूको सोभि निर्वाचन मा नेपाल विद्यार्थी संघ विजय भएको छ डडेलधुरा बहुमुखी क्याम्पस र त्रिवेणी बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा नेपाल काङ्ग्रेस नेपाली काङ्ग्रेस निकट नेबी संघको प्यानलले विजय भएको निर्वाचन समितिहरूले जानकारी दिएका छन् डडेलधुरा बहुमुखी क्याम्पसमा कुल खसेको एक सय त्रिहत्तर मतमध्ये एक सय पैँचालिस मत प्राप्त गरी नेबी संघका सभापतिका उम्मेद्वार जगत ऐरको प्यानल नै विजय भएको निर्वाचन अधिकृत मोहन भट्टले जानकारी दिएका छन् सभापति कार्यका प्रत्याशी तीन विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अखिल क्रान्तिकारी नयाँ शक्ति विद्यार्थी युनियनका संयुक्त उम्मेद्वार प्रिया कुमारी मल्लले पच्चिस मत मात्र प्राप्त गरेकी छन् त्यस्तै सचिवमा खेमराज अवस्थीले एक सय पैंतिस मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रत्याशी करण साउदले बत्तीस मत मात्र ल्याएका छन् कोषा कि उम्मेद्वार विमला कुमारी साउदले एक मत प्राप्त गरी विजय भएका छन् भने उनका प्रत्याशी महेश पाण्डेले अठाइस मत मात्र प्राप्त गरेका छन् सदरमुकाम नजिकैको डडेलधुरा बहुमुखी क्याम्पसमा दुई सय मतदाता मध्ये एक सय त्रिहत्तर मत खसेका थिए यस्तै भित्री मधेस क्षेत्रको त्रिवेणी बहुमुखी क्याम्पसमा नेपाली काङ्ग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको प्यानल नै विजय भएको छ कुल खसेका मत एक सय एक्काइस मध्ये नेविसङ्घ सभापतिका उम्मेद्वार कृष्ण धामीले चौपन्न मत प्राप्त गरी विजय भएको निर्वाचन समितिले जनाएको छ उनका प्रत्याशी अखिल क्रान्तिकारीका मोहन धामी र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका चक्र साउदले क्रमशः छत्तीस र अठाइस मत प्राप्त गरेका छन् नेविसङ्घकै प्यानलबाट सचिवमा केशव भट्टले चौपन्न र कोषाध्यक्षमा पुष्पा अवस्थीले पैंचालिस मत प्राप्त गरी निर्वाचित भएका छन् नेकपा एमालेकोपा अध्यक्ष भीम रावलले संविधान संशोधन गर्नु मुलुकका लागि घातक हुने बताएका छन् धनगढीमा हिजो प्रदेश नम्बर सातको कार्यालय उद्घाटनपछि प्रेस चौतारी कैरालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रावलले मधेसको मुद्दा नै स्पष्ट नरहेकाले संविधान संशोधनको कुरा औचित्यहीन भएको बताएका छन् उनले मधेसी मोर्चा सहितको संघीय गठबन्धनको अगाडि सारेको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने अडान अझै खतरनाक भएको जानकारी दिएका छन् उनले सरकारमा रहेका दलहरूबीच नै संविधान संशोधनका बारेमा मतभेद भएकाले संविधान संशोधनको कुनै अर्थ नरहेको स्पष्ट पारेका छन् उपाध्यक्ष रावलले सरकारले आगामी वैशाख एकतिस गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा स्वागतयोग्य भएको भन्दै तोकिएको समयमा चुनाव हुनुपर्ने धारणा व्यक्त गरेका छन् उनले दुई सालको संविधान सभा निर्वाचनमा समेत राष्ट्रिय दलहरूले चुनाव बहिष्कार गर्दा पनि चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएको कुरा मधेसी दलहरूले भुल्न नहुने बताएका छन् प्रधानमन्त्री प्रचण्डको नेतृत्वको सरकार संक्रमणकालीन सरकार भएकाले चुनाव संविधान कार्यान्वयन गर्न नसके सरकारको कुनै औचित्य नै नहुने रावलले बताएका छन् नेकपा एमाले संविधानको कार्यान्वयनका लागि जन दबाव सृजना गर्न र राष्ट्रिय एकता एवं सामाजिक सद्भाव सुदृढ गर्न मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको एमाले उपाध्यक्ष रावलले बताएका छन् उनले तराई मधेसका सबै जिल्लाका मुख्य मुख्य सहर हुँदै अगाडि बढ्ने अभियान अन्तर्गत टिकापुरमा दुई गते र धनगढीमा तीन गते आमसभा हुने पनि जानकारी दिएका छन् फागुन एक्काइस गतेबाट सुरु भएको मेची महाकाली अभियान चैत चार गते कञ्चनपुरमा समापन हुने जनाइएको छ दार्चुला सदरमुकाम खलङ्गा जोड्ने दार्चुला तिङ्कर सडक खण्डमा कालो सूचीमा परेको जगदम्बा बिल्डर्स प्रालीलाई नागरिक उड्डयन प्राधिकरणले बैतडीमा विमानस्थल निर्माणका लागि छनौट गरेको छ प्राधिकरणको एरोड्रोम इन्जिनियरिङ विभागले यस कम्पनीको पृष्ठभूमि नहेरी छनौट गरेको हो यो सहित अन्य तीनवटा निर्माण कम्पनीलाई प्रधानमन्त्री तथा मन्त्री परिषदमा तहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले फागुन छ गते कालो सूचीमा राखेको छ अनुगमन कार्यालयको वेबसाइटले यस कम्पनीलाई एक वर्षसम्मका लागि कालो सूचीमा राखेको छ सार्वजनिक खरिद ऐन अनुसार कालो सूचीमा रहेको अवधिसम्म कुनै पनि सार्वजनिक निकायले आह्वान गर्ने टेन्डर प्रक्रियामा भाग लिन पाइँदैन यो सूचना नहेरी प्राधिकरणले जगदम्बा सहित र मिला गरी तीनवटा कम्पनीलाई बैतडी विमानस्थलको बाह्र करोडको निर्माण कार्यका लागि छनौट गरेको छ डोटीको दिपायलमा भइरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा ग्यास सिलिन्डर पड्किँदा दुईजना बालक घाइते भएका छन् बेलुन भर्ने ग्यास सिलिन्डर पट्किएर आगलागी हुँदा महोत्सवमा आएका आठ वर्षका कालो नेपाली र बाह्र वर्षका सिन्डे नेपाली घाइते भएका हुन् उनीहरूको सूर्य अस्पतालमा उपचार भएको प्रहरले जनाएको छ बेलुन व्यापारी भारत बिहारका लाललाई प्रहरले पक्राउ गरेको छ यसअघि शिवरात्रिको दिन सुनसरीमा बेलुन भर्ने ग्यास पट्केर पनि प्रहरी जवानको ज्यान गएको थियो नेपाली साहित्य क्षेत्रको उर्वर भूमिका रूपमा परिचित कैलालीमा साहित्यकारहरू साहित्यकारहरूबीच गुट उपगुट बढेको छ समाजको ऐनाको दर्जा पाएको साहित्य क्षेत्रमा गुट उपगुटहरू मौलाएपछि साहित्यकारहरू साहित्यकारहरूबीच अस्वस्थ प्रतिस्पर्धा बढेको छ नेपाली साहित्यको श्रीवृद्धिमा समर्पित साहित्यकारहरू नै विभाजित भएपछि अपेक्षाकृत रूपमा यो क्षेत्रमा साहित्य मौलाउन सकिरहेको छैन राज्य संयन्त्रले समेत साहित्य र साहित्यकारलाई भाषणमा मेरुदण्ड मान्ने तर व्यवहारमा चाहिँ व्यवहार तयार नपारिदिने अवस्था रहेका बेला साहित्यमा व्यक्ति व्यक्ति बीच गुट उपगुट निर्माण गर्ने र संकुचित उपलब्धिमा रमाउने परिपाटी बढेको छ सर्जकहरू विविध संगठित संस्थाहरूमा आबद्ध भएर साहित्यिक फाँटको व्यावसायिक मर्यादा उत्थानमा संलग्न हुनु स्वागतयोग्य काम हो तर अमुक राजनीतिक दलहरूसँग जोडिए साहित्य क्षेत्रमा रह बढेको गुट उपगुटले नेपाली साहित्यमा छुट्टै पहिचान बनाएको यस क्षेत्रको इतिहास मेटिने चिन्ता पनि बढेको छ साहित्यिक गति गतिविधि सञ्चालन गर्न आजभन्दा साठी वर्ष अगाडि स्थापना भएको कैलाली जनपुस्तकालय होस् अथवा समग्र सुदूरपश्चिमका सर्जकहरूको साझा चौतारी बनाउने उद्देश्यका साथ बाइस वर्ष अगाडि स्थापना भएको सुदूरपश्चिमाञ्चल साहित्य समाज नै किन नहोस् सबै साहित्यिक सङ्घ संस्थाहरूमा गुटबन्दी हावी भएको छ एकअर्काको अस्तित्व स्वीकार्न नसक्दा नै साहित्यकारहरू पनि गुटबन्दीको शिकार बनेको नेपाल सांस्कृतिक सङ्घ कैलालीका जिल्ला अध्यक्ष सुरत रावल रावत डोटेली कान्छाले बताएका छन् अहिले कैलाली जनपुस्तकालय र सुदूरपश्चिमाञ्चल साहित्य समाज जस्ता ठूला साहित्यिक संस्थाहरू जिल्लामा रहे पनि सबै साहित्यकारहरूले ती संस्थासँग अपनत्वको अनुभव गरिसकेका छैनन् जिल्लामा विभिन्न अन्य साना ठूला साहित्यिक संस्थाहरू स्थापना हुनुले पनि यो कुरालाई प्रमाणित गर्छ जिल्लामा जति साहित्यिक संस्थाहरू छन् त्यति नै गुट पनि बनेका छन् गुटबन्दीले नै एक अर्काले आयोजना गर्ने साहित्यिक कार्यक्रममा सहभागी समेत नहुने वातावरण सिर्जना गरेको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा युनिटी डट कम डट एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ नेपाल सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत गरेको लगानी जोखिममा परेको छ युवालाई स्वरोजगार बनाउन बिना धितो गरिएको करोडौँ लगानी उठाउन समस्या भएको हो कार्यक्रम अन्तर्गत सुदूरपश्चिमका विभिन्न जिल्लामा गरिएको करोडौँ रुपैयाँ लगानी जोखिममा परेको सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूले बताएका छन् कृषि विकास बैंक मार्फत मात्रै सुदूरपश्चिमका बाजुरा बाहेक छवटा पहाडी जिल्लामा तीन करोड एघार लाख बढी रकम लगानी भएको छ कार्यक्रम लागू भएको सुरुकै वर्ष गरिएको लगानी समेत उठ्न नसकेको बैङ्कहरूले जनाएका छन् कोष अन्तर्गत लगानी भएको तीन करोड एघार लाख चौरासी हजार रुपियाँ मध्ये भाका नागेको रकम करिब दुई करोड एकानब्बे लाख पुगेको कृषि विकास बैंक क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ कृषि विकास बैंक राष्ट्रिय वाणिज्य बैंक लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाहरू मार्फत सरकारले बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउन न्यून ब्याजमा न्यूनतम पचास हजारदेखि दुई लाख रुपियाँसम्म बिना धितो ऋण प्रदान गरेको थियो डडेद्राको गाङ्केतमा घरबारी व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ गाविसको वडा नम्बर आठ बन्तालमा रहेको भैरव घरबारी व्यवस्थापन कृषक समूहलाई तिन दिने तालिम प्रदान गरिएको हो गोठीमल बिउबिजन विषादी बनाउने तरिका लगायतका कुराहरू सो समूहका कृषकहरूलाई सिकाउन ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना आरबीडब्लुआरएमपीले तालिमको आयोजना गरेको हो तालिममा गोठीमल बनाउने तरिका जैविक विषादी बनाउने तरिका घर आँगनको फोहोर व्यवस्थापन भाँडा सुकाउने चाङ बनाउने तरिका लगायत सिकाइएको थियो तालिमको प्रशिक्षकमा सन्तोष जोशी र प्रकाश बहादुर घरतीमा गरिरहेका थिए साथै आयोजकले सो कृषक समूहलाई थोपा सिँचाइ सामग्री गार्डन पाइप स्प्रे ट्याङ्की जस्ता सामग्री समेत वितरण गरेको छ भने काँक्रा फर्सी तिते करेला टमाटर लौका भेडे खुर्सानी भन्टा र घिरौलाको बिउ प्रदान गरी नर्सरी समेत निर्माण गरिएको आयोजकले जनाएको छ कञ्चनपुरको महेन्द्रनगर स्थित राधाकृष्ण मन्दिरको प्राङ्गण शिवधाम क्षेत्रमा जारी अद्वितीय अलौकिक आध्यात्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ श्री राधा माधव समितिको आयोजनामा फागुन पाँच गतिबाट सञ्चालित अद्वितीय अलौकिक आध्यात्मिक प्रवचन कार्यक्रममा श्रीमद् भागवत ज्ञानको वर्णन दिव्य प्रवचन दैवी भक्ति लगायत ईश्वर प्राप्तिको विभिन्न मार्ग जस्ता श्रीकृष्ण रासलीलाको कथा भक्तजनहरूले श्रद्धापूर्वक श्रवण गरेको आयोजकले जनाएको छ आध्यात्मिक जगतका जगतगुरु श्री कृपालुजी महाराजकी प्रमुख प्रचारिकाका रूपमा रहनुभएकी सुश्री श्रीश्वरी देवीले समस्त शास्त्र वेदमा आधारित अद्वितीय आध्यात्मिक प्रवचन दिनुभएको थियो उल्लेख्य रूपमा उपस्थिति श्रद्धालु भक्तजनहरूले झण्डै दुई सातासम्म लागेको उक्त अद्वितीय अलौकिक आध्यात्मिक प्रवचन कार्यक्रममा भगवत ज्ञान प्राप्त गरी समाजलाई सत्मार्गको बाटो देखाउन प्रेरित भएको सहभागी भक्तजनहरूले जनाएका छन् अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित दुईवटा घटनाहरू भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ हिजो बिहान सवा छ बजीतिर कञ्चनपुरमा अटो रिक्सा पल्टिँदा पाँचजना सामान्य घाइते भएका छन् भीमदत्त नगरपालिका दस सुकासाल स्थित गड्डा चौकीतर्फ जाँदै गरेको से एक त्रियानब्बे शून्य एक नम्बरको अटोरिक्सा पैदल यात्रुलाई बचाउन खोज्दा पल्टिएको यस्तै हिजै बिहान साढे नौ बजेतिर कैलालीमा दुई मोटरसाइकल आपसमा ठोकिँदा दुईजना सामान्य